बुलबुल एउटा इरानी चरा बुलबुल मेरो मायाले तिमलाई कहिल्यै पुर्ने छैन मेरो मायाले तिमलाई कहिल्यै पुर्ने छैन भन्नलाई प्यारी बाहेक केही फुर्ने छैन जुन नै आइसकेकी छौ अबदेखि जुन नै आइसकेकी छौ अबदेखि अँध्यारो हटाउन कुनै बत्ती कुर्ने छैन भन्नलाई प्यारी बाहेक केही फुर्ने छैन ठोकुवा गर्छु म झुपडी भए पनि महलसँग ठोकुवा गर्छु म झुपडी भए पनि महलसँग तिम्रो लगन कहिल्यै जुर्ने छैन भन्नलाई प्यारी बाहेक केही फुर्ने छैन मेरो भित्तो भत्कँदा सुन निस्कन्छ मेरो भित्तो भत्कँदा सुन निस्कन्छ होला तर तिमलाई कहिल्यै पुर्ने छैन मेरो मायाले तिमलाई कहिल्यै पुर्ने छैन भन्नलाई प्यारी बाहेक केही फुर्ने छैन पाँच थरका पूर्व तुम्बापोको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म पूर्व तुम्बापोका गजलहरू वाचन गरेर सुनाउँदै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु धेरै भयो कोरोनाका कारण रेडियो कार्यक्रमलाई पनि कतिपय बेला असर परेको छ हामीले अतिथिलाई स्टुडियोमा ल्याएर गर्ने गरेका कार्यक्रमहरू रोकेका छौं तर पनि कहिलेकाहीँ एकल अतिथिका गजलहरू मात्रै वाचन गर्ने जमर्कोका साथ मैले कुनै कुनै बेला पुस्तकहरू र कुनै बेला मलाई पठाइएका गजलहरूबाट छनौट गरेर राख्ने गरेको छु पूर्व तुम्बापो पाँच थरको एउटा प्रतिभा हुनुहुन्छ फिदिम चोकमागो पाँच उहाँको घर अहिले बिए तेस्रो वर्षको परीक्षा दिएर त्यसको रिजल्टको पर्खाइमा बस्नुभएको छ र साहित्य लेखनमा सक्रिय छु भन्नुहुन्छ उपन्यास त्यसै गरी गजल कविताहरू लेख्नुहुन्छ एउटा मोफसलमा बसेर पनि सङ्घर्षरत एउटा युवा जसले आफ्नो गजल मेरो आवाज मार्फत उहाँले प्रसारण गर्न भन्दा पनि रेकर्ड गरेर प्रसारण गर्न खोज्नु भएको थियो मैले त्यो कुरालाई उहाँलाई रेकर्डको लागि अथवा युट्युबको लागि होइन म बुलबुलमा नै बरु एउटा कार्यक्रम बनाउँछु मलाई पठाइदिनुहोस् भनेर उहाँसँग अनुरोध गरेँ त्यसपछि उहाँले पठाइदिनुभएका गजलहरू छन् उहाँको सिक्न खोज्ने प्रयासलाई मैले सम्मान गर्दै आजको कार्यक्रममा उहाँका गजलहरू थोरै लिएर आएको छु त्यसो त उहाँले धेरै गजलहरू भएका थियो केही कमसल खालका गजलहरूलाई छोडेको छु र केही राम्रो गर्न खोजिएको गजललाई प्रस्तुत गरेको छु तपाईँहरूका पनि यस्ता खालका गजल छन् भने यस किसिमको प्रस्तुति बुलबुल मार्फत गराउन सक्नुहुन्छ र एउटा प्रतिभालाई उजागर गर्नको लागि बुलबुलले सदैव सहयोग गर्छ म कार्यक्रमलाई अगाडि बढाउँछु अनुप जलौटाको आवाजको एउटा गजलबाट आप होते जो मेरे साथ तो कैसा होता आप होते जो मेरे साथ तो कैसा होता बात बन जाती अगर बात तो कैसा होता बात बन जाती अगर बात तो कैसा होता आप होते जो मेरे साथ तो कैसा होता ये बरसात का मौसम ये कसक सीने में उफ ये बरसात का मौसम ये कसक सीने में आपसे होती मुलाकात तो कैसा होता आपसे होती मुलाकात तो कैसा होता बात बन जाती अगर बात तो कैसा होता से हर शख्स ने मांगा है मोहब्बत का जवाब मुझसे हर शख्स ने मांगा है मोहब्बत का जवाब आपसे होते सवालात तो कैसा होता आपसे होते सवाल तो कैसा होता बात बन जाती अगर बात तो कैसा होता आंखों में फसाने ही फसाने होते आंखों आंखों में फसाने ही फसाने होते और कटती ही नहीं रात तो कैसा होता और कटती ही नहीं रात तो कैसा होता बात बन जाती अगर बात तो कैसा होता मारते मेरी बिखरी हुई जुल्फों को संवारा करते आपके प्यार भरे हाथ तो कैसा होता आपके प्यार भरे हाथ तो कैसा बात बन जाती अगर बात तो कैसा होता हम ख्याल और भी पूनम के बहुत हैं लेकिन हम ख्याल और भी पूनम के बहुत हैं लेकिन आपसे मिलते ख्याल तो कैसा होता आपसे मिलते ख्यालात तो कैसा होता बात बन जाती अगर बात तो कैसा होता लाग्छ मेरो दुःख डोरीले बाँधिएको छ लाग्छ मेरो दुःख डोरीले बाँधिएको छ तर खुसी आकाशलाई हेरेर फुकिएको छ तिमीले मलाई यति धेरै माया दियौ कि लाग्छ समुद्रको पानी पनि रितिएको छ तर खुसी आकाशलाई हेरेर फुकिएको छ आकाश पुग्ने सपना पनि बिर्सियो पो आकाश पुग्ने सपना पनि बिर्सियो पो अब त किनकि धरतीमै जुन मेटिएको छ तर खुसी आकाशलाई हेरेर फुकिएको छ तिम्रो सुन्दरता हेर्दा लाग्छ मेरो सम्बन्ध तिम्रो सुन्दरता हेर्दा लाग्छ मेरो सम्बन्ध मान्छेसँग होइन फूलसँग गाँसिएको छ तर खुसी आकाशलाई हेरेर फुकिएको छ तिम्रो निधनपछि लाग्छ तिम्रो नाम तिम्रो निधनपछि लाग्छ तिम्रो नाम जीवनमा होइन मृत ढुङ्गामा कोरिएको छ लाग्छ मेरो दुःख डोरीले बाँधिएको छ तर खुसी आकाशलाई हेरेर फुकिएको छ पूर्व तुम्बापोका गजलहरू मैले वाचन गरिरहेको छु पाँच थरका स्रष्टा हुनुहुन्छ उहाँ र विशेष गरी पूर्व क्षेत्र अझ ग्रामीण क्षेत्रका गजलहरू कम आउने गरेकोले पनि मैले आज पूर्वका गजलहरू लिएको छु र उहाँको गजल बनाउने प्रयासलाई आज बुलबुलमा स्थान दिएको छु अर्को एउटा गजल वाचन गर्दैछु कसैको इन्कारबाट पनि मरिन्छ नै कसैको इन्कारबाट पनि मरिन्छ नै पानी नपरे पनि लटरम्म फलिन्छ नै काँचो भए पो सुकेको लट्ठी हो अरूकै काँचो भए पो सुकेको लट्ठी हो अरूकै डडालोमा बर्से पनि त्यो भाँचिन्छ नै पानी नपरे पनि लट्रममा फालिन्छ नै एकअर्कालाई स्वीकार गर्नु ठूलो कुरा हो एकअर्कालाई स्वीकार गर्नु ठूलो कुरा हो सम्बन्ध त फूल र काँडाको पनि गाँसिन्छ नै पानी नपरे पनि लट्रममा फालिन्छ नै जसो त जाबो माया आफूभित्र पनि कति छ कति उसो त जाबो माया आफूभित्र पनि कति छ कति तर पनि तिम्रो माया मागिन्छ नै कसैको इन्कारबाट पनि मरिन्छ नै पानी नपरे पनि लटरम्म फलिन्छ नै पूर्व तुम्बापका गजलहरू मैले वाचन गरिरहेको छु यसमा अलिकति नेपालको पूर्वी क्षेत्रमा विशेष गरी किराँत क्षेत्रमा बोल्ने भाषा बोलीचालीको भाषा जनजीवनलाई चित्रित गरिएको शब्दहरू हामीले पाउँछौँ र फरक खालका गजल आजको बुलबुलमा सुनाउँदै मैले गजलहरू सुनाइरहेको छु चित्रा सिंहको स्वरमा अब सुनाउँछु सफरमे धुप त हो मेचीदेखि महाकाली पुग्नेछौ एक दिन मेचीदेखि महाकाली पुग्नेछौ सुर्ती खान्छौ त्यसैले छिट्टै एक्कासी पुग्नेछौ ठिकै छ झाडीबाट हिँड्न सुरु गरौँला ठिकै छ झाडीबाट हिँड्न सुरु गरौँला तर एक दिन अवश्य फुलबारी पुग्नेछौ एक दिन मेचीदेखि महाकाली पुग्नेछौ सरकारलाई चिहाउँदै त्यसको पछि हिँड सरकारलाई चिहाउँदै त्यसको पछि हिँड एक दिन अवश्य पर्दा पछाडि पुग्नेछौ एक दिन मेची काली महाकाली पुग्नेछौ जाबो सुन सुन खानी त जो पनि पुग्छ जाबो सुन नुन खानी त जो पनि पुग्छ मलाई माया गर मायाको खानी पुग्नेछौ सुर्ती खान्छौ त्यसैले छिट्टै एक काशी पुग्नेछौ एक दिन मेचीदेखि महाकाली पुग्नेछौ पूर्व तुम्बापोको गजल लेख्ने कोसिस असाध्यै धेरै राम्रो छ तर पनि गजलका कतिपय ठाउँमा मिटरहरू मिलाउनु पर्ने देखिन्छ कतिपय ठाउँमा प्रयासहरू गर्नुपर्ने देखिन्छ तर उहाँको सोच जस्तो सरकारलाई चिहाउँदै त्यसको पछि हिँड एक दिन अवश्य पर्दा पछाडि पुग्नेछौ असाध्यै राम्रो सेयर लाग्यो मलाई एकाक्षरी काफिया थियो यसमा एकाक्षरी एक मात्रै अक्षरमा इकारमा मिलिरहेको थियो काफियामा रिदम र यसलाई मैले वाचन गरेर सुनाएँ अब अर्को एउटा गजल जगजित सिंहको आवाजमा सुनाउँछु चिठी न कोही सन्देश चिट्ठी न कोई सन्देश हो चिट्ठी न कोई सन्देश जाने वो कौन सदेश जहाँ तुम चले चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहां तुम चले गए जहां तुम चले गए इस दिल पे लगा के ठेस जाने वो कौन सा देश जहाँ तुम चले गए आह भरी होगी हमने न सुनी होगी जाते जाते तुमने आवाज तो दी होगी हर वक्त यही है गम उस वक्त कहाँ थे हम कहाँ तुम चले गए चिट्ठी न कोई संदेश जाने वो कौन सदेश जहा तुम चले गए जहा तुम चले गए इस दिल पे लगा के ठेस जाने वो कौन सदेश जहां तुम चले गए सा देश जहाँ तुम चले कहा तुम चले गए इस दिल पे लगा के ठेस जाने वो कौन सदेश जहाँ तुम एउटा इरानी चरा बुलबुल बुलबुल एउटा इरानी चरा बुलबुल कोरोनाको कहर हरायो अरे त्यत्रो कोरोनाको कहर हरायो अरे ऊ बाउ भएपछि रहर हरायो अरे म गरिबीले मरेँ तर उता पसलमा म गरिबीले मरेँ तर उता पसलमा एक दुई बट्टा जहर हरायो अरे ऊ बाउ भएपछि रहर हरायो अरे लौ कस्तो अचम्म सधैँ धान मात्र लौ कस्तो अचम्म सधैँ धान मात्र हराउँथ्यो आज नहर हरायो अरे ऊ बाउ भएपछि रहर हरायो अरे एक्लै लडिरहेको छ कमिलो किनकि एक्लै लडिरहेको छ कमिलो किनकि शोषणले कमिलोको लहर हरायो रे ऊ बाउ भएपछि रहर हरायो अरे तिमी कुरा गर्छौ घर फोहोर भएको तिमी कुरा गर्छौ घर फोहोर भएको उता प्रदूषणले केटिएम सहर हरायो अरे त्यत्रो कोरोनाको कहर हरायो अरे ऊ बाउ भएपछि रहर हरायो अरे पूर्व तुम्बापोको गजल लेख्ने कोसिस निकै राम्रो छ पाँच थरको फिदिम चोकमागु पाँच घर हुनुभएका पूर्व तुम्बापो बिए तेस्रो वर्षको रिजल्टको पर्खाइसँगै साहित्य लेखनमा सक्रिय छु भनेर उहाँले लेखेर पठाउनु भएको छ करिब करिब बाह्र पन्ध्रवटा गजल लेखेर पठाउनु भएको छ जसमध्ये केही गजल मैले छानेर आजको कार्यक्रमको लागि ल्याएको छु र वाचन गर्दै हिन्दी उर्दू साङ्गीतिक गजलहरू सुनाइरहेको छु अब एउटा गजल खुसबुकी तर आया यो चन्दनदासको आवाजमा अब सुनाउँछु खुशबू की तरह आया वो तेज हवा खुशबू की तरह आया वो तेज हवा मांगा था जिसे हमने दिन रात दो खुशबू की तरह आया वो तेज हवाओं में तुम छत घर से नहीं निकला तुम छत पे नहीं आए घर से नहीं निकला ये चांद बहुत भटका सावन की घटाओं में ये चांद बहुत भटका पावन की घटऊ मांगा था जिसे हमने दिन रात दो खुशबू की तरह आया वो तेज हम बदन वाली खुशबू सी अदाओं फूलों का बदन वाली खुशबू सी अदाओं मांगा था जिसे हमने दिन रात खुशबू ಮಾಡು रहते थे जो लोग वफाओं डूबे हुए रहते थे जो लोग वफाओं मांगा था जिसे हमने दिन रात दूर त्यसलाई दाग भन्न सकिँदैन सिन्दूर हो त्यसलाई दाग भन्न सकिँदैन हत्यालाई एमको माग भन्न सकिँदैन गरिब बर्खामा पनि कामिरहेको हुन्छ गरिब बर्खामा पनि कामिरहेको हुन्छ तर त्यसलाई हिउँदको माग भन्न सकिँदैन हत्यालाई एमको माग भन्न सकिँदैन पीडित अहिले हामी गरिबहरू छौँ पीडित अहिले हामी गरिबहरू छौँ अब नेताहरूलाई जाग भन्न सकिँदैन हत्यालाई एमको माग भन्न सकिँदैन गरिबहरूसँग बोक्ने अङ्ग नै छैन किनकि गरीबहरूसँग बोक्ने अङ्ग नै छैन किनकि महँगी बोक्ने कोमलाई काँध भन्न सकिँदैन हत्यालाई यमको माग भन्न सकिँदैन जहिले घोचिरहन्छ तीको छुराले झैँ जहिले घोचिरहन्छ तीको छुराले झैँ त्यसैले त्यसलाई याद भन्न सकिँदैन सिन्दुर हो त्यसलाई दाग भन्न सकिँदैन हत्यालाई यमको माग भन्न सकिँदैन केही पलिस गरेपछि अब्बल बन्छन् यी गजल भन्नमा मलाई हेजिटेट गर्नुपर्ने लाग्दैन किनकि उहाँको शेरहरू दमदार शेरहरू लेख्ने उहाँको कोसिस छ गरिबहरूसँग बोक्ने अङ्ग नै छैन किनकि महँगी बोक्ने कुमलाई काँध भन्न सकिँदैन यतिको दमदार शेर भइसक्दा हामीले गजल सुन्दाको स्वाद पनि फरक पाउँछौँ जस्तो मलाई लाग्छ यति बेला पूर्व तुम्बापोको यो गजल वाचनलाई रोकेर फेरि म साङ्गीतिक गजलमा राख्छु अविदा परविनको आवाजमा जब से तूने मुझे दीवाना बना रखा है जब से तूने मुझे दीवाना बना रखा है जब से तूने मुझे दीवाना बना रखा है संग हर शख्स ने संग हर शख्स ने आंखों में उठा रखा है नक्षत्रों मुझे दीवाना बना रखा है संग हर हर्षस ने संग हर हर्षस ने आंखों में उठा रखा मोहब्बत का सजा रखा है जब से तूने मुझे दीवाना बना रखा है जब से तूने मुझे दीवाना बना रखा है संग हर शख्स ने संग हर शख्स ने आप आजको बुलबुलमा यिनै साङ्गीतिक कोसेलीहरू सँगसँगै पूर्व तुम्बापोका गजलहरूको वाचन यति नै पूर्व तुम्बापो पाँच थर फिदिम चोक माघो पाँचका प्रतिभा हुनुहुन्छ बिए तेस्रो वर्ष सकेर रिजल्ट पर्खिरहनु भएको र उपन्यास कविता गजलहरू लेखिरहनु भएको छ यो लकडाउनमा बस्दा अझ धेरै सामग्रीहरू लेखेँ भनेर भन्नुभएको छ उहाँले कोरोनादेखि यता आइसकेपछि फुर्सदको समय बढी भयो भनेर र ग्रामीण क्षेत्रको गजल विशेष गरी पूर्वी क्षेत्रको गजललाई मैले आज लिएँ पूर्वत्व बापूको आवाज लेखनीमा मैले आज प्रस्तुत गरेँ र साङ्गीतिक गजलहरू पनि प्रस्तुत गरेँ यो सँगै बुलबुलको आजको समय सकिएको छ बुलबुल साहित्य साहित्य एट जिमेल डट कममा तपाईँले आफ्ना गजलहरू पठाइदिन सक्नुहुन्छ हवस् त अर्को सातासम्मका लागि प्राविधिक साथी सशिन्द्र उत्पादन सहयोगी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरी बुलबुल विदा हुन्छौ जाँदा जाँदै म पूर्व तुम्बापोको एउटा गजल वाचन गर्दै शुभरात्री भन्छु एक दिन सुनको कुल देखाइदिन्छु एक दिन सुनको कुल देखाइदिन्छु एक दिन सुनको मूल देखाइदिन्छु हो म जिन्दगी एक्लै थालनी गर्दैछु हो म जिन्दगी एक्लै थालनी गर्दैछु तर एक दिन हुल देखाइदिन्छु एक दिन सुनको मूल देखाइदिन्छु हिलोमा लगानी गर्यो भन्नेहरूले सुन हिलोमा लगानी गर्यो भन्नेहरूले सुन एक दिन कमलको फूल देखाइदिन्छु एक दिन सुनको मूल देखाइदिन्छु कर्णालीको तुइनबाट खसेर मरेको छ कर्णालीको तोइनबाट खसेर मरेको छ खै कसरी भनौँ पुल देखाइदिन्छु एक दिन सुनको कुल देखाइदिन्छु एक दिन सुनको मूल देखाइदिन्छु बुलबुल एउटा इरानी चरा बुलबुल